ओठहा से फूल सारी मगमगाए बस न छारी खले पो मान चोरियो न पहिलो नजरमै यो मनले तिमीलाई मनमा नै मन परायो मनले छोयो यो मन हरायो हो पहिलो नजरमै यो मनले तिमीलाई मनमा नै मन परायो तिमी हौ तिमी जो न तिमी हौ तिमी यो तो तडपन तिमी हो तिमी हौ तिमी अस तिमी खले पो मानेचो जुन हाँस्यो आकसमा मायाको जन्ती बनेर नौ लाख तारा जुन हाँस्यो आकाशमा मायाको जन्ती बनेरा नौ लाख हामी उडौँ बादलुमा उडौँ आकाश छुन्छौँ भनेर किन मिले यति धेरै मलाई माया गर्यो हो किन तिमीले यति धेरै मलाई माया गर्यो हे हे हे हे ला ला ला ला